हुँदैन ठटुकी हेर्दा झस्किन्छ यो मन बिसु भन्छु जति सम्झन्छु झन् झन् तिमीलाई त्यसैले बोल मुटुको चेउमा देव तिनै तालमा केरा चुल्ब आउ लिमी धन्दाहरू मनमा छैन कोही find my Chaskin chayoman Bisuvan chuzati Samjan chuzan zantin la